स्टार्ट स्टार्ट स्टार्ट कार्यक्रम साथीसँग मनका कुरा र तपाईँ बिचको यो यात्रामा आजको पाँच सय दुई स्टेसन यानि कि पाँच सय दुई भागमा रोकिएर कुरा गर्न स्टार्ट गर्दछौँ हेलो वाट्सअप फ्रेन्ड यो तपाईँको आफ्नै स्वीट सिट साथी आयुष र सँगै यात्रा गर्नको लागि म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी सोनीमा पनि हेलो अनि नमस्ते भन्दै वेलकम गर्न चाहन्छु वेलकम साथी वेलकम र यति मात्र होइन है हामी हाम्रो साथीसँग मनका कुरा टिममा यो नयाँ साथीलाई पनि वेलकम गर्न तम तयार भएर बसेका छौँ यो कुरा त तपाईँलाई थाहा छ नि होइन र फ्रेन्ड्स र थाहा छैन भने पनि नो प्रब्लम्स हामी भनिहाल्छौँ नि के तपाईँ साथीसँग मनका कुरामा काम गर्ने सपना देख्नुहुन्छ के तपाईँ हामी सँगै मिलेर काम गर्न चाहनुहुन्छ त टुप्पी पालेर यदि चाहनुहुन्छ भने नि साथी यही हो मौका साथीसँग मनका कुराको सम्पूर्ण साथीलाई चाहिएको छ एउटा नयाँ साथी के तपाईँ भन्न चाहनुहुन्छ त्यो नयाँ साथी do you have it in you हामीसँग काम गर्न चाहनुहुन्छ भने तपाईँको सिभी वा बायोडाटा हामीलाई पठाइहाल्नुहोस् हाम्रो ठेगाना कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर एक एक आठ ललितपुर नेपालमा र यसको बारेमा विस्तृत जानकारीको लागि हाम्रो website W W W dot SSMK dot ओआरजीमा हेर्न सक्नुहुन्छ भन्ने होइन त साथीसँग मनका कुराको नयाँ टिम मेम्बर ल है साथी भयो टाइम धेरै कम छ त्यसै गर्दाखेरि आफ्नो बायोडाटा र डकुमेन्ट्सहरू हामीलाई छिटो पठाइहाल्नुहोस् है यही फेब्रुअरी महिनाभित्र यो मौका पक्कै पनि नगुमाउनु होला है साथी अनि थाहा छ आयुष मलाई त हाम्रो टिमको नयाँ मेम्बर कस्तो होला कहाँबाट आउनुहुन्छ होला भनेर कस्तो क्युरियोसिटी भइसक्यो क्या अनि हामी त सबैजना सँगै मिलेर कार्यक्रम चलाउनु पनि हुन्छ कस्तो क्युरियोसिटी भइसक्यो क्या मलाई त त्यही त कस्तो क्युरियोसिटी त मलाई पनि भएको छ नि तर त्यो सँगै थाहा छ मलाई एउटा अर्को कुरा पनि कस्तो क्युरियोसिटी भइरहेको छ कि होइन के चाहिँ हुने हो एक्सेप्ट हुने हो कि रिजेक्ट हुने हो कस्तो जान्न मलाई सुन्नुभयो होइन त साथी Пошли! यसपालाको भ्यालेन्टाइन्स डेमा त हाम्रो आयुषले पनि कसै कसैलाई प्रपोज गर्ने प्लान गरे जस्तो छ <laughs> अब हेर स्वर्णिमा प्रपोज त प्रपोज गर्ने नै कुरा हो तर मैले होइन के अस्तिको हप्ताको नाटक छ नि हो त्यो नाटकको अनिलले आज अनुपालाई प्रपोज गर्न जाँदैछ अब उसको प्रपोज एक्सेप्ट हुन्छ कि हुँदैन त्यो कुरा जान्नको लागि चाहिँ म क्या क्युरियस छु क्या <laughs> ए त्यस्तो पो कुरा मैले त कतै तिमीले नि पो ल ल जे होस् आज त साँच्चै अनिलले प्रपोज गर्न जाँदैछ है अनुपालाई साँच्चै अनिलको माया अनुपाले स्वीकार गर्छन् होला कि रिजेक्ट गर्छन् होला अब हेरै मलाई सोध्छौ भने त आन्सर त स्योर यस नै आउँछ के अनुपा र अनिल कति मिल्छन् एक अर्काको कति ख्याल राख्छन् अब पवनसँग अनिलको डिस्कस पढ्दा पनि अनुपाले कस्तो मजाले साथ दिएको त तिमीले देखि नै हाल्यो त्यसैले मलाई त लाग्छ अनुपाले अनिलको प्रपोजल स्योर यस भन्छ क्या ल त्यस्तो त भनिहाल्न मिल्दैन कि आयुष अब कोही नजिक भयो भन्दैमा केयर गर्यो भन्दैमा उसले माया नै गर्छ भन्ने त छैन नि के थाहा अनुपाले अनिललाई एउटा फ्रेन्डको रूपमा मात्र पनि त हेरेको हुन सक्छ ती भयो है अनुपाले जसरी अनिललाई देख्न साथ हाँस्छ केयर गर्छ फ्रेन्ड मात्रै होइन के गर्लफ्रेन्ड बोयफ्रेन्ड पक्कै पनि हो क्या ल बेट लगाउँछु आज ल ल ल मेरो त नो भन्छ oh, अलिकति केयर यस भन्ने छ अब हेर्नु साथी मेरो कुरा मान्नुहोस् अनुपाले आज अनिलको प्रपोजललाई यस भन्छ यस भन्छ यस भन्छ यस भन्छ तर त्यसको लागि चाहिँ ड्रामा सुन्नुपर्छ हो पक्कै पनि साँच्चीकै आजको कथामा के हुन्छ त भनेर बुझ्नको लागि त कथा नै सुन्नुपर्छ सुन्नु है साथी अनुपा अनुपा किन के भयो अनिल तिमीलाई आज मसँग आफै आएर गफ गर्ने आँट चाहिँ कहाँबाट आयो नि जाउ न जाऊ आफ्नै ऐनाको साथीसँग गएर कुरा गर न मसँग के कुरा गर्न आइरहेको नि त्यस्तो होइन अनुपा म खासमा खासमा हिजोको लागि सरी ल मलाई के सरी भनिरहेको अनिल सरी त तिमीले आफैले आफैलाई मागे भइहाल्यो नि आफ्नो लागि त बोल्न सक्दैनौ तिमी के भन्नु तिमीलाई तिमीलाई त जति भने पनि आफ्नो लागि बोल्न सक्ने होइनौ क्या र त्यस्तो होइन अनुपा अबदेखि म साँच्चीकै आफ्नो लागि बोल्छु र कसैसँग पनि डराउँदिनँ तर तर प्लिज तिमी मसँग नरिसाउ ल प्लिज आइएम सरी ल ल म रिसाउँदिनँ तर तिमीले आफ्नो लागि बोल्ने गर्यो भने मात्र बुझ्यौ फेरि तिम्रो आवाज पनि कस्तो मिठो छ किन बोल्न डराउँछौ तिमी हो र अनि के त अनुपालाई त मैले बोलेको पनि कस्तो मन पर्दो रहेछ अनुपाको लागि लेखेर ल्याएको कविता अहिले नै दिइहाल्नु पऱ्यो कि क्या हो ओए अनिल के भयो तिम्रो यो टोलाउने बानी चाहिँ कहिले नजाने भयो है कि कुनै कविता फुर्यो होइन त्यसो भए केही होइन भने हिँड क्लासमा जाउँ क्लासमा हुन्छ जाउँ हेलो पूजा के छ मैया यु लुकिङ स्विट टुडे होइन ओ समीरे आज यो अनुपा स्कुल नै आउँदैन क्या हो फर्स्ट पिरियड सुरु हुने बेला भइसक्यो आइहाल्छ नि पवन कति आतुरी भएको तँलाई यहाँ अब आतुरी हुँदैन त झन् आज भ्यालेन्टाइन्स डे अनुपालाई आज गुलाबको फुल अनि ग्रिटिङ्स दिएर प्रपोज गरौँ भनेर किनेर ल्याइराखेको छु खेर जाँदैन त्यो त हो है ओइ पवन ऊ यहाँ यति प्यारी अनुपा आउँदैछ तँलाई कतिचोटि भन्नु कि भाउजूलाई अलि आदर गरेर बोल्न यार कि दिउँ तेरो अगाडिको दुइटा नाच झर्ने गरी आक्क <laughs> बेलास तैँले लभ सब परेको छैन भाउजूले लभ जुलाक त साल्यो अब हेर यहाँ तेरो दाइले कसरी तेरो भाउजूलाई प्रपोज गर्छ बरु त ढोकामा गएर बस्दा आयो भने मलाई सिग्नल दिनु नि फेरि बुझिस् ल ल ल बेस्ट अफ लक है पवन थ्याङ्क्स <laughs> यार ओए ल अब सबैजना चुपो लाग्यो त एउटा कुरा भन्नु छ मैले हेलो <clears throat> अनुपा के छ मैया your looking sweet today second lecture हिजो तिमी बसेको थियो के अनि ओ लुवा अनिले तँ उता जा त गयो न हेरै हेरै पवन मेरो नाम अनिल हो मलाई लुवाँदै सुहाँदे नभनी राख है भन्दा छु छु मैले ओ डराएँ म त हेर त केटा हो यो लुहाँदे त बोल्न पनि थालेछ ल ल ल ल ल भइहाल्यो आज म मुडमा छु त्यही भएर तँलाई माफ गरिदिएँ नत्र त आज तैँले नमिठो धुला भेट्थिस् क्या ल ल ल अब सबैजना चुप है किनकि अब तिमीहरूको क्लासको हिरो पवनले अनुपालाई गुलाबको फुल अनि ग्रिटिङ कार्ड दिएर आफ्नो प्रेम प्रस्ताव राख्न गइरहेको छ अनि मैले मेरो लभ लेटर पढिराखेको बेला जो बोले नि त्यसले चाहिँ फेरि है नमिठो भेट्छ नि फेरि हेर यो पवनले त अनुपालाई प्रपोज पो गर्नु लाग्यो यदि अनुपाले यस भनिदियो भने के गर्ने होला फेरि मभन्दा पवन राम्रो पनि छ बोल्न पनि सक्छ कसैसँग डराउँदैन के गरौँ म मेरी प्राण प्यारी अनुपा जबदेखि मैले तिमीलाई देखेको थिएँ मेरो मन मन्दिरमा घन्टी बज्न थालेको थियो त्यो पनि सानो स्वरमा होइन ठुलो स्वरमा ढङ ढङ तिमीले कर्की नजरले मलाई स्कुलमा हेर्दा मेरो पुरा शरीरभरि चार सय चालिस भोल्टको करेन्ट लागेको जस्तो हुन्छ र पानी बिनाको माछा जस्तै छटपटाइरहन्छु त्यही भएर प्रिय म माछा हो भने तिमी मेरो पानी बनिदेऊ हुन त तिमीले मेरो बारेमा धेरै नराम्रो सोध्छौ होला अनुपा तर म त्यति साह्रो नराम्रो पनि छैन हो म अरूलाई थर्काउँछु हेप्छु तर म तिमीलाई कहिले पनि हेप्दिनँ र थर्काउँदिनँ पनि धेरै माया गर्नेछु र मलाई कन्फर्म थाहा छ तिमी पनि मलाई माया गर्छौ भनेर त्यही भएर I love you my darling तिम्रो साँचो पागल प्रेमी पवन के हो तिम्रो चाला पवन जे मन लाग्यो त्यही भन्ने के सोचेर तिमीले यस्तो आर्ट गर्न सकेको भन त किन र तिमी पनि मलाई माया गर्छौ होइन र के सोचेर तिमीलाई मैले माया गर्छु जस्तो लाग्यो भन त आफ्नो मनदेखि मैले तिमीलाई माया गर्छु भन्ने भ्रम निकालिदेऊ बुझ्यौ होइन के भनेको अनुपा तिमीले मलाई माया नगर्ने भयो किन मलाई हेरेर हाँसिरहन्थ्यौ त हेर यस्तो कुरामा जिस्किनु हुँदैन क्या म जिस्केको होइन पाउन म तिमीलाई माया साया गर्दिन फेरि हाँसेर बोल्दैमा माया नै गर्छ भनेर सोच्न मिल्छ मैले त साथी सोचेर पो हाँसेर राम्रोसँग बोलेको नि तिमीसँग ठिकै छ अनुपा म जस्तो हिरो मान्छेलाई छोडेकोमा त पस्ताइहाल्छौ नि फेरि तिमीले मेरो प्रपोज नमाने के भयो त अरू कसैले मान्ला नि होइन केटा हो कति न राम्री जु भन्ठाने कि ओली मुड नै बिगारिदियो गुड मर्निङ सिट डाउन अनि अनिल हजुर सर अस्ति मैले तिमीलाई क्लासमा लट्ठीले हातमा हिर्काएको थिएँ नि हो त्यसको लागि आई एम सो सरी मलाई माफ गरिदियो हेर मैले त्यतिखेर रिसको जोगमा तिमीलाई पिटेँ तर त्यसरी पिट्न नहुने थियो भन्ने थाहा हुँदाहुँदै पनि मबाट गल्ती भएर त्यसको लागि सरी है अब मनमा नलिइराख्नु नि फेरि यस्तो कुरालाई भइहाल्छ नि सर तर एउटा कुरा सर त्यो बेलामा गल्ती पनि मैले गरेको थिइनँ नि सर अनि किन त्यतिखेर नभनेको त तिमीले त्यत्तिकै सर भन्नुपर्छ नि त अनिल अनि पो थाहा हुन्छ त सत्य कुरा के हो भनेर त्यसो भए भन त कसले गरेको त्यो बदमासी पवनले हो सर ए हो पवन उठा त हजुर सर अब तिमीले बदमासी गरिहाल्यौ त्यही भएर सजाय पनि त दिनै पर्यो नि त्यही भएर तिमी भोलि स्कुल आउँदा यो साइन्सको च्याप्टर टेन एक एक वर्ड एन्ड सेन्टेन्स साह्रै ल्याउनु बुझ्यौ बुझेँ सर ल बस अनि अब सबैले च्याप्टर टेन पल्टाउ त थाहा छ अनिल आज म साह्रै खुसी छु नि किन अनुपा <laughs> आज तिमीले सरसँग पनि बोल्यौ मसँग पनि बोल्यौ अझ पवनले तिमीलाई लुवादे भन्दा त त्यसको पनि जवाब फर्काए नि है त्यो देखेर त मलाई कति खुसी लाग्यो भने यसरी नै नदराइकन बोल ल हुन्छ अनुपा अनि अनुपा के भन न खासमा के अनुपा हिजो राति अबेरसम्म बसेर विशेष गरेर तिम्रै लागि भनेर एउटा कविता लेखेको थिएँ ए हो मेरो लागि लेखेको कविता तिमीले अनि बिहानै दिनु पर्दैन त खोइ खोइ देऊ त हेरौँ एकछिन है म झिक्छु ए होला ल ल तर अनुपा एउटा कुरा प्लिज म नभएको बेलामा पढ ल लौ किन नि त्यसै के प्लिज आ कहाँ त्यसो भनेर हुन्छ र झन् तिमी त आजदेखि बोल्छु भनेको होइन र त्यही भएर मेरो लागि तिमीले विशेष गरेर यो कविता लेखेको हो भने आफ्नै बोलीमा सुनाउनु पर्छ मलाई नत्र चाहिँदैन तिम्रो यो कविता सविता बुझ्यौ <laughs> ल ल ल अब खुरुकन पढ त <laughs> पढ न गर्ने ल है त उकाली र ओह्राली जीवनको रीत रहेछ मायाप्रीति सुमधुर गीत रहेछ आकाश बादल एकअर्काका मित रहेछ तिमीले मलाई बदलिदियो त्यो तिम्रो जित रहेछ ऐनालाई साथी मानेर बसिरहेको थिएँ म एउटा मिठो आवाज दिएर बिउझाइदियो मलाई लाग्थ्यो मेरो त कुनै छ र तर त्यो त केवल मेरो भ्रम मात्र रहेछ जिउने चाहना कहाँ थियो र मलाई तिमीले बाँच्न सिकाइदियौ आफ्नो सुन्दर बोलीले मेरो आँट भरिदियौ मेरो जीवन बनिदियौ सहारा लिइरहेको छु यी मसी र कागजको तिमीलाई मेरो भावना जो बुझाउनु छ बदलिएको छ यो अनिल तिम्रो माया जो पाउनु छ तिम्रो साथ जो जिउनु छ अनुपा के तिमी पनि मलाई के तिमी पनि मलाई माया गर्छौ साथीको नाताले हो भने गर्छु अर्को केही सोचेर भनेको हो भने चाहिँ गर्दिन तर तर अनुपा म त म त हो हो तिमी मलाई माया गर्छौ तर म तिमीलाई माया गर्दिन नि अनिल म त केवल तिमीलाई साथीको रूपमा हेर्छु एउटा असल साथीको रूपमा तर तिमीले मलाई हरेकचोटि साथ दिएको चाहिँ त्यो त हेर मैले एउटा राम्रो साथीको नाताले तिमीलाई साथ दिएको हो तर त्यही कुरालाई माया गरेको हो भन्छौ भने त्यो माया होइन म माया गर्दिनँ तिमीलाई मैले त एउटा साथीले गर्नुपर्ने दायित्व मात्र पुरा गरेको हुँ फेरि मैले तिमीलाई नो भने भनेर बोल्न चाहिँ छोड्ने होइन नि है हुन्छ तर हेर अनिल तिमी साह्रै राम्रो छौ म भन्दा लाख गुणा राम्री केटी पाउन सक्छौ तिमीले त्यही भएर मलाई साथी नै रहन देऊ फेरि मलाई त अहिले हाम्रो माया प्रेम गर्ने उमेर पनि हो जस्तो लाग्दैन म पहिला केही बन्न चाहन्छु मेरो पढाइ पुरा गर्न चाहन्छु त्यही भएर सरी अनिल अहिले म गएँ भोलि भेटौँला बाई बाई अनुपा थाहा छ मेरो ऐनाको साथी मेरो कुरा बुझ्ने मलाई माया गर्ने टिम बाहेक कोही पनि छैन रहेछ अनुपाले मलाई माया गर्दिन रे बुझ्यौ ऐनाको साथी साथीको रूपमा मात्र हेर्छ रे सुन्छौ उसले मलाई नाइ भनेपछि मैले के कविता लेखेँ भनेर सुन ल आकाशभरिका नौ लाख तारा धरतीभरिका फुलहरू सारा टिपेर तिम्रो अन्जुली भर्न सकिन अधुरो मेरो टुटेको सपना स्वप्निल तिम्रो रङ्गिन आँखामा जीवन्त तस्बिर कोर्न सकिन हेर न मेरो ऐनाको साथी म त आजकल पढ्न मन लाग्छ न कसैसँग बोल्नै मन लाग्छ खाली खाली अनुपासमा मात्र हुनु पाए हुन्थ्यो जस्तै लाग्छ केहरू केहरू म अनिल नसोधिकन के बरबर गरेर नि अरे तँ रोइरहेको किन के भयो भन्नु भाइ हेर भाइ तँलाई लाग्दो होला कि म तँलाई माया गर्दिनँ भनेर तर त्यस्तो होइन कि म तँलाई एकदम माया गर्छु र तँ रोएको म हेर्नै सक्दिनँ त्यही भएर भन्न भाइ के प्रब्लम पऱ्यो तँलाई भाइ भाइ मलाई पनि रमाउनु नखोज न भन्न के भयो तँलाई दाई मलाई नै किन यस्तो पर्छ दाई अनुपालाई मैले माया गरेँ तर उसले त मलाई माया नै गर्दिन रहेछ साथी मात्रै सोचे साथी मात्रै सोच्छे रे दाई ल मलाई राम्ररी तेरो र उसको कुरा भन् त कसरी तैँले अनुपालाई माया गर्न थालिस् दाई उसको र मेरो भेट ओ अनिल त पनि केही बोल्न के चुप लाएर बसिरहेको जा त होइन यसरी गाली नगर न ऊ अरूसँग त्यति बोल्दैन भन्ने त थाहा छ नि सबैलाई कति भन्नु तिमीहरूलाई जहिले पनि उसै माथि खनिनु पर्छ के हो आजकल त अनुपा मैयालाई अनिलको बारेमा धेरै चासो लाग्न थालेछ कि क्या हो अँ लाग्यो अरे ल बरु जाउँ हिँड अनिल तिमी र म क्लासतिर नै जाउँ ए साँच्ची तिमीलाई कविता पनि लेख्न आउँछ है थोरै थोरै मलाई देखाउ न ल तिमीले लेखेको कविता म पनि कति लेख्न खोज्छु तर हेर न आउँदै आउँदैन होइन कविता लेख्ने के गर्नुपर्छ भने मलाई पनि सिकाउन है यता हेऱ्यौ तिमी छौ उता हेऱ्यौ तिमी छौ जता जता हेरे पनि तिमी छौ वा वा वा वा वा पवनले हामीलाई उसको जे पिटी जे पायो त्यही कविता सुनायो <laughs> अनि आफैले भए पनि ताली पड्कायो अब म पनि एउटा कविता सुनाउन जाँदैछु हुन त यो कविता मैले लेखेको त होइन मेरो एकजना मिल्ने साथीले लेखेको हो ऊ आफू चाहिँ अरूसँग बोल्न र घुलमिल हुन अलि डराउँछ क्या तर आज म उसको कविता भन्न जाँदैछु है कतै अनुपाले अहिलेको मेरो कविता नै पढ्न आँटे कि त होइन ला अब के गर्ने होला उडेर तारा छुनु छ म पखेता बनाउँदैछु तिमी छौ जिन्दगी छ उत्सव मनाउँदैछु एक्लो छु कोही छैन ऐनालाई साथी बनाउँदैछु यस्तो राम्रो कविता लेख्छौ तर किन एक्लै एक्लै बस्छौ अरूसँग कुरा गर्न डराउँछौ देखेनौ आज क्लासका सबैजनाले तिम्रो कविता क्या मन पराएर कस्तो मजाले ताली बजाएका के रे के रे मसी छर्क्यौ रे होइन कसले त साथीको सर्टमा मसी थर्किने मसी थर्क्यो रे होइन हेरौँ त कस्तो कलरको मसी रहेछ सर ए सर सर यो हो यस्तै यस्तै मसी यो त यो त अनिलको पेनको मसी हो सर नपत्या हेर्नुहोस् त ल जाउँ त सर ओ अनिल के हो तेरो काम हो कि क्या हो किन नभरेको बोल न सर सर मैले मैले सर सर अनि किन नबोल्या छिटो भन् किन मुख रातो पारेर बसिरहेको नि होइन सर अनिले छर्केको होइन ऊ र म अघिदेखि हामी सँगै छौँ मसी छर्किने यो त किन बाठी बाहिर बोल्छ यो अनिल हेर्दा मात्र सोझो पल्टिएर भित्रको त घुस घुसेको रहेछ यो त मैले जानेको छु लखा लखा म मसी छर्किन्छस् त्यसो भए कि सधैँ डराएर बसिरहन्छौ त तिमी कति जेल भन त कति जेल खोइ मलाई थाहा छैन मलाई के नसोध मलाई थाहा छैन त्यसो भए अब मसँग पनि कुरा गर्नु छैन होइन तिमीलाई ल ल ठिकै छ होइन हरेक कुरा मैले मात्र कति कोटाएर सोधिबस्नु भने ल ठिकै छ तिमीलाई बोल्नै छैन भने एक्लै बस ल म तिमीलाई डिस्टर्ब गर्न आउँदिन बस आफै एक्लै ल goodbye goodbye Anil जति भने पनि लाग्दैन जाऊ तिमी तिम्रै ऐनाको साथीसँगै कुरा गर म को हुँ र थाहा छ मेरो ऐनाको साथी अनुपाले छोडेर गइ नि मलाई गुड बाई भनेर हुन त अनुपाले भने जस्तै म बोल्नै डराउँछु तर तर कति दिनसम्म आज स्कुलको साथीसँग डराउला भोलि कलेजको सँग पछि काम गर्ने ठाउँमा अनि के मैले जिन्दगी नै पुरै अरूसँग कुरा गर्न डराइ डराइ बिताउने त होइन नि तर अब म डराउँदिनँ बरु यही कुरामा एउटा कविता बनाउँछु अब डर छैन अनुपा खुलेर बोल्ने गरौँला माया गर्छु तिमीलाई एक दिन मनको कुरा खोला साँच्ची अनुपा आई लभ यु तिमीले मलाई यति धेरै कुरामा सहयोग अनि सपोर्ट गर्यो तिम्रो साथ पनि मलाई चाहिन्छ यो जिन्दगीमा ए भनेपछि उसले तँलाई साथ दिएको भएर तैँले माया गर्न थालेको उसलाई <laughs> मलाई बुझ्ने मलाई साथ दिने केटी अनुपा नै हो जस्तो लाग्यो र कतिखेर उसलाई माया गर्न थाले थाहै भएन तर तर दाई उसले मलाई किन माया गर्दिन भनेको दाई के म नराम्रो छु कसैसँग राम्ररी बोल्न सक्दिनँ भनेर हो दाई होइन भाइ त्यस्तो होइन यदि उसले तँलाई त्यस्तो सोचेको भए तँलाई आफ्नो साथी नै बनाउँदैन थियो होला तँलाई गाह्रो परेको बेलामा साथ दिन्थे त हो कि होइन भन त त्यो त त्यो त हो दाइ फेरि हेर भाइ यस्तो बेलामा कत्तिको गाह्रो हुन्छ मलाई पनि थाहा छ किनकि होइन दाइ तपाईँलाई मेरो कुरा तपाईँलाई मेरो कुरा केही थाहा हुँदैन दाइ मेरो कुरा बुझ्न सक्नुहुन्न तपाईँले तपाईँलाई मेरो कुरा थाहा हुनै सक्दैन दाइ किन सक्दिनँ म तेरो त प्रपोजल रिजेक्ट भएको थियो तर मेरो त के भएको थियो थाहा छ तँलाई म पनि शीतललाई एकदमै माया गर्थेँ र उसले पनि मलाई एकदमै माया गर्थ्यो अझ हामीले त एकअर्कासँग मर्ने बाँच्ने कसम समेत खाएका थियौँ यहाँसम्म कि बिहे गर्ने कुरा समेत गरिसकेका थियौँ तर तर तर के दाइ के हुनु उसको आमा बाबुले उसको बिहा अन्तै गरिदियो हो र दाइ त्यसो भए त त्यतिखेर त तपाईँलाई एकदमै गाह्रो भयो होला है गाह्रो माया नसोध भाइ कति गाह्रो भएको थियो मर्न मन लाग्थ्यो कोठाको चुकुर लगाएर उसलाई सम्झेर कति रुन्थेँ म फेरि आफैलाई सम्हाल्थेँ रोएर मेरो शीतल फर्केर आउने त होइन नि त्यही भएर एकताका तपाईँले पढाइ पनि छोड्नु भएको थियो यही कारणले गर्दा हो दाइ हो नि भाइ यति गाह्रो भएको थियो कि पढाइ नै छोडिदिएको थिएँ कसको लागि पढ्ने किन केही बन्नु पर्यो र तर पछि फेरि एक मनले सोचेँ मेरो यो हालत आमा बाबुले थाहा पाउनु भयो भने उहाँहरूमा के बित्ला तैँले के सोच्लास् भनेर आफैलाई कन्ट्रोल गर्थे उसलाई मैले यति सम्झेर रोएर बसिरहेको छु तर ऊ खुसी छ भने म पनि खुसी हुन सक्छु अनि त्यसपछि मैले कलेज जोइन गरेँ बिस्तारै ठिक हुँदै गइहाल्यो अहिले हेर उसको याद आए पनि रमाइलो लाग्छ किनकि उसँग जति समय बिताएँ राम्ररी बिताएँ त्यसो भए त्यसो भए म चाहिँ के गरौँ त दाई हेर केही नगर जसरी अनुपाले तलाई राम्रो साथी मान्छ त पनि उसलाई राम्रो साथीको रूपमा नै हेर फेरि तेरो उमेर पनि कति नै भएको छ पन्ध्र वर्ष त हुन् त्यो त हुनु दाई तर तर सर होइन हेर भाइ उसलाई अहिले यो माया प्रेममा पर्न मन छैन भने उसको कुरा पनि त बुझ त उसको कुरा चाहिँ बुझ्दै नबुझ्ने अनि आफ्नो कुरा मात्र ठिक हो भनेर सोच्नु भनेको त स्वार्थीपना भएन र त्यो पनि हो दाइ त्यही भएर तँ पनि अहिले पढाइमा मन लगा त पनि पढाइ पुरा गर केही बन बिस्तारै एकअर्कालाई चिन्दै जा अनि पछि गएर दुवैको मन मिल्यो भने त कुरा मिलिहाल्यो नि त्यो त हो दाइ तर हेर गाह्रो हुन्छ त नसक्ने भन्ने त हुँदैन नि फेरि मैले सकेँ भने तै नसक्ने भन्ने पनि हुन्छ र आखिर मेरो भाइ होस् नि त तपाईँले ठिक भन्नुभयो दाई तपाईँले भनेको जस्तै म अब पहिला पढाइमा नै ध्यान दिन्छु अनि के बनेर देखाउँछु र जति गाह्रो भए पनि आफ्नो मनलाई सम्झाउँछु सकभर आफूलाई व्यस्त नै राख्छु अनि उसलाई आफू कस्तो छु भनेर बुझाउँछु अनि उसलाई पनि बुझ्दै जान्छु तर उसले नाइ भनी भनेर आफूलाई पीडा दिएर चाहिँ बस्दिनँ दाइ म आफूलाई पीडा दिएर बस्दिनँ हो बल्ल मेरो भाइ भाइ जस्तो भएर आयो तैँले माया गर्ने केटीमा त केही न केही पक्कै पनि हुनुपर्छ तँ जस्तो बोल्दै नबोल्नेलाई त बोल्ने बनाइदिए ए दाई नजिस्काउनु न जानु अब म सुत्छु ल ल राम्रो सुत है त गुड नाइट गुड नाइट दाई Anupa I will always love you गाह्रो होला तर नसकिने त होइन फुल नभए पनि के भएर काँडासँगै रमाउला लामो छ जिन्दगी बाटो बनाउला माया छ मनमा अझै बढाउला कुर्नेछु पछि पर्ने छैन मेरो ऐनाको साथी हेरिराख तडपेर आफूलाई कमजोर कहिले नबनाउला गुड नाइट डियर बोर्ने भयो नि साथी अनिलको त मलाई कस्तो माया लागेर आयो भने एनिवेज फ्रेन्ड्स आज अनिल रिजेक्ट भएको देखेर चाहिँ ल भनेको चाहिँ साँच्ची के पीडा नै रहेछ भन्ने कुरा चाहिँ पुष्टि भयो है होइन के भन्छ यो आयुष माया लभ भनेको पीडा यानि कि पेन मात्र त कहाँ हो र ल किन होइन अब आजको कथामा नै हेर न अब हाम्रो अनिलले बिस्तारै बिस्तारै आफूमा चेन्ज ल्याउँदै थियो बोल्न खोज्दै थियो अब त्यस्तो राम्रो मान्छेलाई अनुपाले रिजेक्ट गर्नुहुन्थ्यो त आफै भन त त्यस्तो होइन कि आयुष अब अनुपाको साइडबाट हेरेर उसको फिलिङ्सको कदर पनि त गर्नु परेन भन त अब अनुपालाई अनिल बोयफ्रेन्डको रूपमा मन नै पर्दैन भने मन परेन भन्न त पाउनु पर्यो नि अब यसमा अनुपाको दोष त के नै छ भन त हो भन भन दोष त सबै हाम्रो अनिलकै होला नि होइन र त्यही भन्न खोजेको होला नि होइन र स्वर्णिमा अब अहिलेको जेनेरेसनमा त्यस्तो माया गर्ने त्यस्तो केयर गर्ने त्यस्तो मन पराउने मान्छे पनि कहीँ भेटिन्छ त आफै भन त स्वर्णिमा आई अन्डरस्ट्यान्ड आयुष मैले बुझेँ अब कसैले रिजेक्ट गर्दाखेरि त पक्कै पनि नराम्रो लाग्छ अनिललाई पनि नराम्रो लाग्यो अहिले तिमी पनि नराम्रो मान्दैछौ तर हेर न अब अनुपाले पनि के गरोस् भन न उसलाई सम्बन्धमा जानै मन छैन भने कसरी यस भनोस् तर अनुपाले के राम्रो गर्यो भन न उसले आफूलाई लागेको कुराहरू स्पष्टसँग प्रभावकारी सिपको प्रयोग गरेर अनिललाई पनि नराम्रो नलाग्ने गरी त भन्यो नि हेर न कतिजनाले त त्यस्तो गरिरहेकै हुँदैनन् के अनुपा त त्यसैले मलाई एकदम राम्रो लाग्यो के उसले कुनै पनि कुरामा भ्रम पैदा नहोस् एकअर्काको भावना राम्रोसँग बुझियोस् र आपसी सम्बन्धलाई पनि सुमधुर राख्नको लागि राम्ररी कुरा गरेर पछिसम्म पनि सम्बन्ध नबिग्रिने गरी कुरा त मिलायो नि होइन भन त अनुपाले खुब राम्रो कुरा त गरेकै हो प्रभावकारी सिप पनि गरेकै हो नि तर तिमीलाई के थाहा रिजेक्सन भएपछि कति गाह्रो कति टेन्सन हुन्छ भनेर हे भगवान् यो माया प्रेमको डिक्सनरीबाट रिजेक्सन भन्ने शब्दलाई डिलिट गर्न पाए लाइफ कति रमाइलो कलरफुल हुन्थ्यो होला नि साँच्चै यो मान्छेहरूले किन रिजेक्ट गर्छन् तेरी आयुष अब रिजेक्सन पनि लाइफको एउटा पार्ट नै हो नि बरु तिम्रो यो रिजेक्सन किन गर्छन् भन्ने कुरा चाहिँ मैले केही साथीहरूलाई सोधेको थिएँ त्यो नै सुनाउन हुन्न ल ल सुनाउनु सुनाउ मान्छेलाई चिनेको छैनन् रिजेक्ट गर्ने होला एउटा रिजन अब मेबी एटिट्युड देखाएको होला अर्कै बोयफ्रेन्ड या गर्लफ्रेन्ड होला आफ्नो इच्छा हो होइन कसैले आफ्नो पनि इच्छा मारेर त अरूको खुसी त उयो गर्दैन नि जसले जसलाई गर्यो होइन उसले बुझ्छ होला नि त उसको बारेमा के सही गलत त्यो हेरेर नै भन्ने हो नि घर फ्यामिलीलाई हेरेर आफ्नो त्यो भएकोले रिजेक्ट गर्छन् कसैको इन्ट्रेस्ट हुँदैन कसैलाई अब आफ्नो पनि हुन्छ होला नि त त्यही भएर हो कसै करले त हुँदैन नि आफ्नो इच्छा हुनु पर्यो नि त खास त्यही कुरा कुनै पनि चिजमा त अब डाइरेक्ट प्रस्ताव राखेको कोहीमा सहमत हुन्छ कुनैमा पनि हुने नि के हो भनेर बुझेर पो गरिन्छ नि म बाटोमा आएको मान्छेलाई म मन मनपर्छ भनेर हुन्छ त्यो त कुनै पनि हाल्नु मिल्दैन नि त्यसरी त्यो आफ्नो क्यारियर बनाउनलाई होला अहिले त्यस्तो टाइम पनि छैन होला त्यसको लागि सुरुमा पहिला बुझिसक्नु पऱ्यो अब देखेर चुप्प लागेर बसिरहेको हुन्छ भ्यालेन्टाइन डे आउँछ अनि त्यसपछि मात्रै प्रपोज गर्छु भनेर अनि एकैचोटि गरेर प्रपोज गर्दा त एक्सेप्ट गर्ने कुरा पनि हुँदैन नि देखियो आयो साथीहरूले कस्तो मजाले रिजेक्सन किन भोग्नुपर्छ भनेर आफ्नो कुराहरू राख्नुभयो सुन्यौ नि साथीको कुरा त राम्ररी नै सुने नि तर आफै सोचो त साँच्ची नै लाइफमा रिजेक्सन भोग्नु पर्यो त कति गाह्रो कति पीडा हुन्छ भनेर त्यो त म सोच्नु पनि सक्दिनँ क्या अब पीडा त भइहाल्छ नि आयुष अब हामी मध्ये धेरै जसोले कसै न कसैलाई माया गरेकै हुन्छौँ या भनौँ न हर्टली मन पराएकै हुन्छौँ अनि सबैजनाको प्रपोजल एक्सेप्ट हुन्छ भने पनि छैन नि युआर राइट स्वर्णिमा अब यसो हेर्दाखेरि त हामी सबैले कता न कता कुनै न कुनै ठाउँमा रिजेक्सन त भोग्नु परेकै हुन्छ र हामीलाई थाहा पनि छ कि रिजेक्सन या भनौँ न कसैले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गर्नु भनेको त जीवनको एउटा पाटो पनि हो तर पनि यसो भन्दाखेरि पनि कति पीडा हुन्छ कति टेन्सन हुन्छ तर पनि हामी त्यो पीडा सहन सक्दैनौँ कोप गर्न सक्दैनौँ हो नि आयुष अनि त्यही नसकेर हामी मध्ये कतिले चाहिँ रिजेक्सन भएपछि आफूमै केही कमी थियो कि म नराम्रो पो छु कि मेरै केही गल्ती थियो कि भनेर कति धेरै नकारात्मक फिलिङहरू पनि आफूमा पालेर राख्छौँ के त्यो त हुन्छ नि स्वर्णिमा अझ हामी मध्ये कतिलाई त म जस्तो मान्छेलाई रिजेक्ट गर्ने त्यसको त्यत्रो आर्ट भने रिस र बदलाको भावनाले पनि हेर्छौँ वा जबरजस्ती यस भन्नै पर्छ भन्ने कुराहरू पनि गर्छन् नि अनि यसले गर्दाखेरि कति नकारात्मक कुराहरू पनि गरेका हुन्छन् के मान्छेहरूले जस्तो कि उसको घरको अगाडि गरेर थर्काउने हुन्छ यस्तो गर्छु त्यस्तो गर्छु भन्ने हुन्छ नि या भनौँ न आशिष छड्किदिने नराम्रो कुराहरू गर्ने के यस्तो गर्नुहुन्छ त लभमा त्यो त पक्कै पनि हुँदैन नि आयुष अब कसैले आफूलाई मन पराएन भनेर रिसाउने कुराको वा जबरजस्ती यस भन्नै पर्छ भनेर धम्की देखाउने कुराको चाहिँ म केही लजिक देख्दिनँ कि हामीले त सबैको भावनाको कदर गर्न जान्नुपर्छ होला होइन त साथी यसरी धम्की देखाएर सुरु गरिएको सम्बन्ध कतिको स्ट्रङ होला आफै सोच्नुपर्छ होला फेरि कसैलाई मन पराउने मन नपराउने भनेको कुरा त जबरजस्ती गरेर हुने कुरा पनि होइन जस्तो लाग्छ कि मलाई त त्यही त एकचोटि कुल भएर सोचौ न फ्रेन्ड्स कसैले आफूलाई मन पराएन भनेर दिक्क मानेर बस्ने कि आजको कथाको अनिलको दाईले जस्तै सबै कुरालाई सिम्पल रूपमा लिँदै अगाडि बढ्ने भन्ने कुरा त हामीमा नै भर पर्छ नि होइन र स्वर्णिमा हो नि आयुष हुन त यस्तो बेलामा हामीलाई धेरै नै नकारात्मक भावना र तनावहरू आउँछन् तर ती सबै इमोसन्स र स्ट्रेसहरूलाई कसरी कोप गर्दै समाधान गर्दै अझ ती भावनाहरूलाई सकारात्मक रूपमा ढाल्दै कसरी लाने भन्ने कुरामा पनि हामी आफैले विचार गर्नुपर्छ होला र पुरानो कुराहरू बिर्सेर अनिलको दाइले जस्तै एउटा नयाँ सुरुवात पनि गर्नुपर्छ होला जस्तो लाग्छ कि मलाई त फेरि फ्राङ्कली पर्दा नि साथी कुनै केटा अथवा केटीले आफूलाई मन पराएन वा माया गरेन भन्दैमा संसार नै रितिएको त छैन नि जिन्दगीको हरेक मोडमा हामीले कोही न कोही नयाँ मान्छेहरू चाहिँ भेटिरहेका हुन्छौँ र ती मान्छेहरू मध्ये नै हामीलाई कोही न कोही त अवश्य पनि हुन्छ नि साथी हार चाहिँ नमान्नुहोस् है फेरि साथी हामीले यो कुरालाई यो रूपमा पनि सोच्न सक्छौँ नि जस्तै कि हामीलाई रिजेक्ट गर्ने मान्छे हाम्रो लागि राइट मान्छे नै थिएन हाम्रो लागि सही व्यक्ति ऊ थिएन भनेर पनि त सोच्न सक्छौँ नि अनि यसरी आफूलाई स्ट्रङ बनाएर त्यो बाहेक अरू कुराहरूमा ध्यान लगाएर अगाडि बढ्न सकेमा त त्योभन्दा राम्रो मान्छे त पक्कै हाम्रो लाइफमा आउँछ जस्तो लाग्छ कि फेरि फ्रेन्ड्स जिन्दगी भनेको पनि यही त हो नि होइन र पुराना कुराहरूमा अल्झेर बसिरह्यो भने त लाइफको यात्रामा हामी पछाडि परिहाल्छौँ नि होइन र छोडेमा हो नि आयुष पुरानो कुराहरूमा अल्झेर नबसी त्यो कुराहरूबाट लेसन लर्न गर्दै यी रिजेक्सनहरूको कुरा बिर्सिएर लाइफमा मुभ अन गर्न सक्नुपर्छ होला स्वर्णिमा यी पुरानो कुरा बिर्सिने कुरा गर्दा चाहिँ मलाई एउटा मिल्ने साथीको याद आयो क्या उसको पनि ब्रेकअप भएको थियो अनि जति बेला पनि खालि उसको गर्लफ्रेन्डको याद गरेर टोलाइरहने फ्रस्ट्रेटेड कुरा मात्र गरिरहने बानी थियो क्या उसको अनि कति गाह्रो भएको थियो उसलाई उसको गर्लफ्रेन्डलाई बिर्सिनको लागि ए हो र अनि तिमीले त्यो साथीलाई के हेल्प गरेनौ गरे नि अब आफूले मन पराएको मान्छेको याद भने त आइ नै हाल्छ नि त्यसले पनि मैले उसको कुरा मजाले बुझेँ ऊमाथि समभाव राखे र मैले एउटा अर्को रचनात्मक उपाय पनि लगाएँ क्या रचनात्मक उपाय रे कस्तो आयुष अब हेर न उसको गर्लफ्रेन्डले कति धेरै सामानहरू दिएको रहेछ गिफ्टको रूपमा त्यो सबै सामानहरू चाहिँ मैले एक ठाउँमा प्याक गरेँ र लुकाइदिएँ क्या त्यसै गर्दाखेरि पनि बिस्तारै बिस्तारै उसको गर्लफ्रेन्डको याद त झनै झनै कम भयो नि होइन र त्यो पनि एउटा एकदम राम्रो क्रिएटिभ आइडिया हो क्या आयुष त्यो बाहेक पनि आफू रिजेक्टेड भएको छ भने आफ्नो भावनाहरू कविता वा अरू कुनै माध्यमबाट कागजमा उतारेर हुन्छ कि नयाँ किताबहरू पढेर वा फिल्म हेरेर हुन्छ कि जस यस्तो क्रिएटिभ आइडिया लगाएर पनि बिर्सिन सकिन्छ होला नि होइन अनि आयुष तिम्रो त्यो साथीलाई अहिले चाहिँ कसो छ नि स्वर्णिमा अब त मेरो साथी धेरै खुसी छ नि उसले कुरा पनि बुझ्यो र राम्ररी कोप पनि गर्यो र भनिन्छ नि टाइम विल हिल समयले सबै घाउहरूलाई निको पार्छ भने जस्तै अहिले मेरो साथी धेरै नै खुसी छ र उसले धेरै कुराहरू पनि बुझेको छ त्यो त निकै राम्रो हो नि आयुष अब हेर्नुहोस् न साथी हामी मध्ये पनि कति धेरैजना ब्रेकअप भयो भनेर रिजेक्ट भयौँ भनेर कति दिक्क मानेर बस्छौँ टेन्सन लिने गर्छौँ तर राम्रै निर्णय लिन सकेको भरमा समयअनुसार यो कुरा त आफै नर्मल भएर जान्छ भन्ने कुरा त आयुषको साथीको एक्जाम्पलबाट नै क्लियर हुन्छ नि त्यो त हो है स्वर्णिमा त्यति बेला रिजेक्ट हुँदाखेरि मेरो साथी कति दुःख मानेर बसेको थियो क्या तर अहिले त्यही मान्छे त्यति खुसी देखेर मलाई पनि पत्याउनै गाह्रो भएको छ कि त्यसैले साथी हामीलाई आफूले माया गरेको मान्छेले अस्वीकार गर्दा पीडा त हुन्छ नै तर त्यस्तो भन्दैमा आफू कमजोर नभई ब्रेभ साहसी भएर अगाडि बढ्नु चाहिँ पर्छ है साथी कि कसो हो नि आयुष अनि साथी यही माया प्रेम अनि प्रपोजल एक्सेप्ट हुने रिजेक्ट हुने कुरा चलिरहेको बेलामा अझ अब भ्यालेन्टाइन्स डे भएको फेब्रुअरीको यो माया प्रेमको मौसम आजको एसएमएस प्रश्न पनि मायाकै बारेमा हामी साथीलाई यानि कि तपाईँलाई पनि प्रेममा अस्वीकृत हुनुभयो भने कसरी लिनुहुन्छ भनेर आजको एसएमएस प्रश्न पनि मायाकै बारेमा सोधौ न हुँदैन आयुष भइहाल्छ नि साथी तपाईँ माया प्रेममा रिजेक्ट हुनुभयो भने त्यसलाई कसरी लिनुहुन्छ अप्सनहरू रहेका छन् अप्सन ए यस्तो त भइहाल्छ नि सामान्य रूपमा लिन्छु अप्सन बी म त बदला लिन्छु अनि अप्सन सी नयाँ मान्छे खोज्छु र आफूलाई सही लागेको अप्सन पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एक स्पेस दि सही लागेको अप्सन लेखी सात शून्य सात शून्यमा पठाउनु होला है साथी ए साथीसँग मनको कुरामा चिठी आयो साथी तपाईँ अझै पनि सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेका छौ तपाईँको बेस्ट फ्रेन्ड्सहरू आयुष र स्वर्णिमाले र साथी अब पालो भएको छ तपाईँले हामीलाई माया गरेर पठाउनु भएको चिठी पढ्ने पालो मेरो हातमा चाहिँ एउटा इमेल छ त्यही नै पढ्छु हुन्न र ल ल पढ न त आयुष ल ल म पढ्छु है त साथी लेख्नुहुन्छ मेरो एकजना केटीसँग विगत तिन वर्षदेखि प्रेम हुँदै आइरहेको छ र म पनि उनलाई अति नै माया गर्छु तर कुरा के भने नि साथी अर्को एकजना केटीले पनि मलाई अति नै मन पराउँछु भनेर प्रेम प्रस्ताव राखिन् र तिमी बिना बाँच्न सक्दिन भन्छन् र यदि मैले उनलाई छोडेँ भने सुसाइड गर्छु भन्छन् तर मैले उनको प्रस्ताव स्वीकार गर्नु भनेको त मेरो पुरानो प्रेमलाई धोका दिनु हो साथी म केही पनि सोच्न नसक्ने भएको छु मैले यो समस्याको समाधान गर्न के गर्नु पर्ला ल साथीको कुरामा चाहिँ तिमी के भन्छौ स्वर्णिमा अब के भन्नु नि आयुष साथीलाई कसैले त्यसरी प्रस्ताव स्वीकार गर्न गरेनौ भने मरि नै दिन्छु भनेर दबाब दिँदाखेरि कति गाह्रो भइरहेको होला कस्तो टेन्सन भइरहेको होला भनेर त म राम्ररी बुझ्न सक्छु कि साथी हो नि स्वर्णिमा त्यसमाथि पनि हाम्रो साथी त झन् पहिलादेखि नै रिलेसनमा हुनुहुँदो रहेछ र उहाँ आफ्नो प्रति कन्सर्न हुनुभएको देखेर त मलाई झन् कस्तो उहाँलाई अप्रिसिएट गर्न मन लाग्यो त्यो त पक्कै पनि हो नि आयुष तर इमेल पठाउने साथी अब सोच्नै पर्ने बेला आएको छ जस्तो लाग्छ कि यही कुराको टेन्सन मात्र लिएर बस्नु भयो भने झन् कुरा बढ्दै जान सक्छ त्यसैले अब बरु समस्या समाधानतिर लागिहाल्नुपर्छ जस्तो लाग्छ कि हामीलाई त त्यसको लागि त सबैभन्दा पहिला त आफूले के चाहेको हो आफ्नो प्रेमिकासँगको सम्बन्ध आफ्नो लागि कतिको महत्त्वपूर्ण छ उसलाई छोड्यो भने उसलाई के कस्तो असर पर्ला वा त्यो प्रपोज गर्ने केटीको दबाबमा नै परेर उसको प्रस्ताव स्वीकार गर्ने हो भने चाहिँ झन् पछि के कस्तो समस्या आइपर्ला भनेर पनि सोच्नु पर्छ होला साथी हुन त साथी तपाईँले आफ्नो पुरानो सम्बन्ध रहेको तिन वर्ष भइसक्यो अति माया गर्छु भनेर पनि लेख्नु भएको छ तर साँच्ची नै त्यो सम्बन्ध कस्तो छ खुसी हुनुहुन्छ कि हुनुहुन्न भनेर पनि एकचोटि चाहिँ राम्ररी विचार गर्नै पर्छ होला है र यदि सोचिसकेर पनि तपाईँको लागि त्यो सम्बन्ध निकै महत्त्वपूर्ण छ अरू कसैको बारेमा तपाईँ सोच्नु पनि सक्नुहुन्न जस्तो लाग्छ भने चाहिँ त्यही अनुरूपले कदम चाल्न तयारी गर्नुपर्छ होला जस्तै कि साथी तपाईँले यसरी अरू कसैले आफूलाई प्रेम प्रस्ताव राखेको र त्यसले गर्दा आफूलाई टेन्सन भइरहेको कुरा चाहिँ आफ्नो गर्लफ्रेन्डसँग पनि गर्नुपर्छ होला त्यही त रिलेसनको आधार भने कि आफ्नो कुराहरू सेयर गर्नु हो जस्तो लाग्छ कि मलाई त फेरि अरू कसैबाट यस्तो कुरा तपाईँको गर्लफ्रेन्डले सुन्नुभयो भने त उहाँलाई निकै नराम्रो पनि लाग्न सक्छ त्यसैले तपाईँ एक्लैले तनाव लिएर बस्नुभन्दा उहाँसँग पनि सेयर गर्न सक्नुहुन्छ नि साथी हो नि के थाहा उहाँले तपाईँलाई यो समस्या समाधानको नयाँ दृष्टिकोण पनि त भन्न सक्नुहुन्छ नि नयाँ आइडिया दिन सक्नुहुन्छ होला के कसो साथी हो नि त्यति गरिसकेपछि त त्यो तपाईँलाई प्रस्ताव गर्ने केटीसँग राम्ररी गएर कुरा गर्न पनि त तपाईँलाई झन हौसला मिल्छ होला नि साथी हुन त तपाईँ आफ्नो सम्बन्धमा यति सिरियस हुनुहुन्छ तपाईँले पक्कै पनि त्यो प्रस्ताव राख्ने साथीलाई आफू पहिला नै सम्बन्धमा रहेको कुरा स्पष्ट रूपमा भनिसक्नु भयो होला तर साथी यदि कुनै कारणवश भन्नुभएको छैन भने पनि यो कुरा चाहिँ उहाँलाई राम्ररी भन्नुभयो भने पनि उहाँले तपाईँको कुरा बुझ्नुहुन्छ होला हो नि उहाँलाई प्रष्ट रूपमा आफू पहिला नै सम्बन्धमा रहेको र उहाँसँग त्यस्तो प्रकारको कुनै सम्बन्ध राख्न नसक्ने कुरा राम्ररी उहाँलाई पनि नराम्रो नलाग्ने गरी भन्न सक्नुपर्छ होला साथी र यसको साथसाथै तपाईँले त्यस प्रस्ताव राख्ने साथीसँग त्यसरी उहाँले तपाईँलाई मर्छु भनेर धम्काउँदा आफूलाई कस्तो नकारात्मक असरहरू परिरहेको छ कस्तो तनाव महसुस भइरहेको छ भनेर पनि स्पष्टसँग भन्नुपर्छ होला र साथी उहाँले तपाईँले राम्ररी के कुरा सम्झाउन सक्नुपर्छ होला जस्तो लाग्छ भने नि मलाई त कुनै पनि दबावमा नै आएर तपाईँले उहाँको प्रेम प्रस्ताव स्वीकार गरि नै हाल्नुभयो भने पनि तपाईँ उहाँसँग खुसी चाहिँ हुन सक्नुहुन्न किनकि तपाईँले माया गर्ने मान्छे त अर्कै छ भनेर बुझाउनु पनि सक्नुपर्छ होला कि कसो साथी त्यो त हो नि आयुष अनि फेरि हामीले कसैको प्रस्ताव अस्वीकार गर्दा कसरी गर्यौँ भन्ने कुराले पनि दुईजना बिचको पछिसम्मको अन्तर्व्यक्ति सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा भर पर्छ होला होइन त पक्कै पनि हो स्वर्णिमा बरु त्यो मान्छेको प्रस्ताव चाहिँ आफूले किन अस्वीकार गरेको हो भन्ने कुरा चाहिँ उहाँलाई प्रष्टसँग भन्नुपर्छ होला र एउटा बोयफ्रेन्डको रूपमा नभए पनि एउटा राम्रो साथीको रूपमा जीवनभरि नै साथ दिने भन्ने कुरा त भन्नु सक्नुहुन्छ होला नि के कसो साथी त्यो त हो नि यसरी स्पष्ट रूपमा सबै कुरा उहाँले बुझ्ने गरी उहाँमाथि पनि समभाव राखेर प्रभावकारी सञ्चार गरियो भने त उहाँले पनि तपाईँको कुरा पक्कै बुझ्नुहुन्छ जस्तो लाग्छ है मलाई त तर जे हो साथी लाइफमा काउन्ट हुने भन्ने कुरा त तपाईँको ह्याप्पिनेस नै हो तपाईँको खुसी नै हो त्यसैले साथी जिन्दगीमा आफूले चाहेको कुरा के हो त आफू के गर्दाखेरि खुसी रहन सक्नुहुन्छ भन्ने कुरा सोचेर मात्र निर्णय लिनुपर्छ होला साथी पक्कै पनि साथी तपाईँको समस्याको समाधानको लागि हामीले बाटोहरू मात्रै देखाइदिने हो अब पालो तपाईँको हो कुन चाहिँ बाटो अप्नाउनु भयो भने तपाईँको समस्या राम्ररी हल हुन सक्छ भन्ने कुरा चाहिँ तपाईँकै हातमा छ है अल द बेस्ट तपाईँलाई युवाका रमाइला रमाइला गफहरू मेरो प्यारो सबिन दाई गर्ने प्लान गरेको छु नि मैले नभएको मान्छे पनि हुन्छन् होला त मनोरञ्जनपूर्ण चटपटे खबरहरू रमाइलो रमाइलो तथ्यपूर्ण जानकारीहरू मन छुनेले तथा युवाहरूको सफलताका कथाहरू साथीसँग मनका कुरा टिमको अप टु डेट जानकारी जान्ने होइन सबिन आयु सुयोग स्वर्णिमा र कलाको सेक्रेट्स र रमाइलो जानकारीहरू गर्न मन छैन उनीहरूसँग फास्ट फास्ट कुराकानी भेट्नुहोस् हामीलाई चौबिसै घन्टा सातै दिन र बाँड्नुहोस् हामीसँग मनका कुरा एकैछिन त्यसैले आउनुहोस् जोडिनुहोस् नयाँ पुस्तासँग लगइन गर्नुहोस् हाम्रो website www.ssmk.org Where your voice counts. अनि स्वर्णिमा यो फेब्रुअरी महिना भनेको नै लभको महिना यानि कि मायाको महिना भनिन्छ तिम्रो यसो डेट सेट जाने प्लान त छैन तिम्रो बोयफ्रेन्डसँग अँ तिमी गर्लफ्रेन्डसँग डेट जाने प्लान बनाउँदैछौ भन्दैमा इट्स नट नेसेसरी के आयुष म पनि जानै पर्छ भन्ने होइन त साथी बरु साथी तपाईँको चाहिँ के के प्लान छ नि भन्नुहोस् न हामीलाई हौ मसँग सोध न मसँग स्वर्णिमा साथीको कुरा त कति साथीले त अब प्रपोज गर्ने प्लान पनि बनाउनु भइसक्यो होइन र साथी कति घुम्न जाने प्लानमा हुनुहुन्छ होला डेट जाने प्लानमा हुनुहुन्छ होला कि कसो साथी अँ है साथी यो प्रपोज गर्ने प्लानको कुरा गर्दा के आयुष बरु साथीलाई आजको भिओवाई क्वेसन पनि यसैको बारेमा सोधौ न हुन्न आयुष ल ल सोध न सोध आजको भिओवाई प्रश्न रहेको छ तपाईँको विचारमा प्रेम प्रस्ताव राख्नुभन्दा अगाडि के के कुरामा ध्यान दिनुपर्छ तपाईँको विचारमा प्रेम प्रस्ताव राख्नुभन्दा अगाडि के के कुरामा ध्यान दिनुपर्छ र यसमा आफ्नो विचार फ्रीमा एसएमएस मार्फत राख्नका लागि मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्नो विचारहरू लेखी हाम्रो पैसा नै नलाग्ने टोल फ्री एसएमएस नम्बर चार चार शून्य शून्यमा पठाउनुहोस् है साथी र त्यसबाहेक चाहिँ साथी भ्यालेन्टाइनको मौकामा आफ्नो मायालुलाई नयाँ नयाँ भ्यालेन्टाइन्स मेसेज पठाउनको लागि चाहिँ लगइन गर्नुहोस् हाम्रो वेबसाइट www.ssmk.org मा र अहिलेको युथहरूको ताजा ताजा इस्युजहरूको बारेमा थाहा पाउन र हामी साथीसँग मनका कुरा टिमसँग नजिक हुनको लागि तपाईँलाई हाम्रो वेबसाइटमा भेट्नको लागि निम्ता दिन चाहन्छु है साथी र यति भन्दै हामी हाम्रो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 छ विश्व अपाङ्गता दिवस कहिले मनाइन्छ र साथी जाँदा जाँदै सबैजनाको लागि एउटा इम्पोर्टेन्ट नोटिस पनि छ है हाम्रो देशलाई सन् दुई हजार पन्ध्रसम्ममा पोलियो उन्मूलित देश बनाउने योजना रहेको छ र त्यसै अन्तर्गत यही फेब्रुअरी महिनाको बाह्र र तेह्र तारिकमा हाम्रो देशका विभिन्न अडसठीवटा जिल्लामा पोलियो थोपा खुवाउने अभियान चलिरहेको छ र त्यसबारे थप जानकारीको लागि सिभिनको टोल फ्री नम्बर दस नौ आठमा सम्पर्क राख्न सक्नुहुन्छ र त्यसमा हामी युवाहरू पनि आफ्नो गाउँठाउँमा कोही पनि बालबालिका नछुटुन् भन्नको लागि एक्टिभली लागौँ भन्दै आजको कार्यक्रमबाट म आयुष म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमा सहित साथीसँग मनका कुराको सबै टिम कला सबिन सुयोगलाई पनि साताभरिलाई बिदा दिनुहोस् नमस्ते बाई बाई फेरि